नमस्कार आज दुई हजार सत्तरी साल वैशाख चार गते बुधबार अङ्ग्रेजी पात्र अनुसार सन् दुई हजार तेह्र अप्रेल सत्र तारिक नेपालवाणी नेटवर्कको प्रभातवाणी देशभरका विभिन्न रेडियो स्टेशन राजधानीमा रेडियो उपत्यका सतासी थोप्लो छ मेगाहज र सिजिएमसी एफएम एक सय छ मेगाहज सहित इन्टरनेटमा नेपालवाणी डट कमबाट एकैसाथ प्रसारण भइरहेको छ चुनाव गराउनकै लागि वर्तमान सरकार बने पनि अझै राजनैतिक दलहरू चुनावप्रति विश्वस्त हुन सकेका छैनन् यसलाई विश्लेषकहरूले कसरी हेरेका छन् त थप सामग्री भन्दा पहिले आजका मूल खबरका शीर्षकहरू निर्वाचन क्षेत्र निर्धारण गरेर मात्र चुनावको मिति तोक्न सर्वोच्चको अन्तरिम आदेश मङ्सिरमा चुनाव हुनेमा राजनीतिक कर्मी नै सशङ्कित संविधान सभा चुनावमा काङ्ग्रेससँग मित्रवत व्यवहार गर्ने एमालेको रणनीति बजारमा सुनको भाव घटे पनि व्यापारीद्वारा कृत्रिम अभाव सृजना इरानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या पैंतालिस पुग्यो भेनेजुएलामा प्रदर्शन जारी र भारतोलन प्रतियोगितामा तारादेवीद्वारा पहिलो दिनमै चारवटा कीर्तिमान आगामी पन्ध्र गतिबाट शुरू हुने आइसिसी वर्ल्ड कप क्रिकेटमा नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पोखरेल किराना तथा मसला पसल प्रोपाइटर अर्जुन प्रसाद पोखरेल बकुलहरा एक इलाका हुला कार्यालय अगाडि नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ रोशन टेलर्स खोलेसिमल बजार प्रोपाइटर रोशन भूषाल रिता भूषाल मोबाइल अन्ठानब्बे चार बाहन्न एक्काइस तिन सय पचहत्तर हामी कहाँ सटिङ सुटिङ स्कुल बोर्डिङको ड्रेस शिक्षकको ड्रेस कोट पाइनेको साथै अर्डर अनुसारको कपडा तयार गरिन्छ नेपाल बाणी नेटवर्कको बिहानी प्रस्तुति प्रभात बाणीका लागि सरस्वती राउत र रविन्द्र सुवेदी काठमाडौँको अनामनगरमा रहेको बाणी स्टुडियोमा छौ आज हामीले सबैभन्दा पहिलो खबर बनाएका छौं कान्तिपुर दैनिकमा छापिएको क्षेत्र पुनर्संरचना गरेर चुनाव शीर्षकको खबर सर्वोच्च अदालतले अन्तरिम चुनावी सरकारलाई निर्वाचन प्रक्रिया नरोकी क्षेत्र निर्धारण आयोग गठन गर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचनको तयारी गर्न आदेश दिएको छ जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने माग राख्दै आयोग गठन नहुन्जेल निर्वाचनका सबै प्रक्रिया रोकिपाऊ भनी परेको रिटमाथि सुनवाई गर्दै न्यायाधीश गिरिश चन्द्र लालको एकल इजलासले त्यस्तो आदेश दिएको हो यो आदेशसँगै असारमा गर्ने भनिएको चुनाव अब कार्तिक मङ्सिरमा सर्ने देखिएको छ आयोगलाई काम गर्न कम्तीमा एक महिना लाग्ने विज्ञले बताउँदै आएका छन् भ्रष्टाचारको कसुरमा जेल सजाय काटेर निस्के लगत्तै पूर्व मन्त्री जयप्रकाश गुप्ताले दायर गरेको रिटमा लालको इजलासले अन्तरिम आदेश जारी गरे पनि रिटमा मागिए जस्तो निर्वाचन प्रक्रिया भने रोक्न नपर्ने भनेको छ अन्तरिम आदेश समेतको माग सम्बन्धमा विचार गर्दा निर्वाचनको तयारी सम्बन्धमा कुनै पनि काम नगर्न नगराउन भने माग भएको देखिए पनि निर्वाचनका सबै काम रोक्न उपयुक्त नहुनाले सो बमोजिमको अन्तरिम आदेश जारी हुनुपर्ने देखिएन तर नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको धारा त्रिसठी तिनको खण्ड कमा प्रशासकीय प्रशासकीय जिल्लालाई निर्वाचन जिल्ला कायम गरी संविधान सभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसंख्याको आधारमा त्यस्ता जिल्ला र सदस्य संख्याहरू बीचको अनुपात यथासम्भव समान हुने गरी धारा एक सय चौवन्न क बमोजिम व्यवस्था भएको निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्धारण भए बमोजिम सदस्यहरू रहने व्यवस्था भएको एवं सो अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गर्नुपर्ने देखिएकाले संविधानका सो धाराहरूलाई मध्यनजर राखी निर्वाचन सम्बन्धी तयारी गर्न विपक्षीहरूका नाउँमा अर्को आदेश नभएसम्मका लागि अन्तरिम आदेश जारी गरिदिएको छ क्षेत्र पुनर्संरचना गरेर चुनाव घनश्याम खड्का र चेतबहादुर सिंहले आजको कान्तिपुर दैनिकमा यो खबर लेख्नु भएको छ आगामी मंगिरमा समेत चुनाव हुन्छ भन्नेमा सर्वसाधारण विश्वस्त नभएको अन्नपुष्टले अन्नपूर्ण पोस्टले यसै साता देशभरि गरेको सर्वेक्षणले देखाएको छ एकहत्तर जिल्लाका एक हजार चार सय बिस उत्तरदातालाई सोधेको प्रश्नमा हुन्छ र हुन्न भन्नेको संख्या बराबरी पाइएको छ चुनाव हुन्छ भन्ने पक्षमा त्रिपन्न प्रतिशत छन् भने हुन्न भन्नेमा सडचालिस प्रतिशत रहेका छन् सर्वेक्षणमा सहभागी कुल उत्तरदाता मध्ये पुरुष अठहत्तर प्रतिशत र महिला बाइस प्रतिशत थिए सहभागी पुरुष मध्ये छ्यालिस प्रतिशतले हुन्छ भन्ने जवाब दिएका थिए भने हुन्छ भन्ने महिलाको प्रतिशत पचास रहेको छ राजनीतिक कर्मी सात सय जना मध्ये सन्ताउन्न प्रतिशत चुनाव हुन्छ भन्ने पक्षमा र त्रिचालिस प्रतिशत हुन्न भन्ने पक्षमा छन् सर्वेक्षणमा एकीकृत माओवादी पन्ध्र प्रतिशत काङ्ग्रेस चौबिस प्रतिशत एमाले बाइस प्रतिशत नेकपा माओवादी दस प्रतिशत मधेसी छ प्रतिशत र आदिवासी जनजाति लगायतका दल तेइस प्रतिशत सहभागी थिए हुन्छ भन्ने राजनीति कर्मीमा ए माओवादी पचासी काङ्ग्रेस सतसठी एमाले सत्तरी मधेस केन्द्रित सतसठी नेकपा माओवादी छ र अन्य दल आबद्ध छत्तिस प्रतिशत रहेका थिए हुन्न भन्नेमा ए माओवादीका पन्ध्र काङ्ग्रेसका तेत्तिस एमालेका तिस मधेस केन्द्रित तेत्तिस नेकपा माओवादीका चौरानब्बे र अन्य चौसठी प्रतिशत रहेका छन् सर्वसाधारण सात सय दस मध्ये सडचालिस प्रतिशत चुनाव हुन्छ भन्ने पक्षमा छन् भने त्रिपन्न प्रतिशत हुँदैन भन्ने पक्षमा रहेका छन् सात सय दस मध्ये पाँच सय सत्र पुरुष र बाँकी महिला सर्वेक्षणमा सहभागी थिए क्षेत्रीय रूपमा तथ्याङ्क विश्लेषण गर्दा पूर्वाञ्चल विकास क्षेत्रका कुल तिन सय बिस मध्ये चुनाव हुन्छ भन्नेमा बाहन्न प्रतिशत र हुन्न हुँदैन भन्नेमा अडचालिस प्रतिशत रहेका छन् मध्यमाञ्चल विकास क्षेत्रमा हुन्छ भन्ने पक्षमा अडचालिस प्रतिशत र हुन्न भन्नेमा बाहन्न प्रतिशत प्रतिशत रहेका छन् त्यस्तै पश्चिमाञ्चलमा हुन्छ भन्नेमा चौवन्न प्रतिशत र हुन्छ भन्नेमा छ्यालिस प्रतिशत रहेका छन् चुनाव हुनेमा अविश्वास गुडराज लुइटेल र राजन पोखरेलले अन्नपूर्ण पोस्ट दैनिकमा आजको खबर लेख्नु भएको छ नेकपा एमाले आगामी संविधान सभा निर्वाचनमा नेपाली कांग्रेससँग मित्रवत प्रतिस्पर्धासँगै कतिपय स्थानमा सहकारी गर्न सकिने गरी चुनावी रणनीति तय गर्ने भएको छ चुनावी तयारीलाई केन्द्रबिन्दु बनाएर सलफल गर्न हिजोबाट बोलाइएको पोलिट ब्युरो बैठकबाट एमाले संविधान सभा निर्वाचनमा वाम लोकतान्त्रिक शक्तिहरूको सहकारीलाई सैद्धान्तिक रूपमा स्वीकार गर्दै त्यस्तो रणनीति तय गर्न लागेको हो बैठकमा बोल्ने दर्जनभन्दा बढी नेताहरूले अधिकांशले आगामी निर्वाचनमा वाम लोकतान्त्रिक सहकारी अन्तर्गत कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रहेको चुनावी क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गरेर जानेर अन्य दल अघि देखिन सक्ने कतिपय स्थानमा दुई दलले आपसी तालमेलका लागि पार्टीले सहकारीको ढोका खुल्ला राख्नुपर्ने सुझाव राखेका छन् तर संविधान निर्माणका क्रममा मुद्दा मिल्ने शक्तिहरूसँग मात्रै सहकारी हुन सक्ने भन्दै उसले सहितको प्रदेशलाई बटम लाइनका रूपमा अघि सार्ने तयारी गरेको छ पोलिट ब्युरो सदस्यहरूबाट आउने सुझावहरूका आधारमा चुनावी तयारी सम्बन्धी प्रस्ताव तयार गरी एमाले केन्द्रीय कमिटी बैठकमा छलफल चलाउँदैछ पोलिट ब्युरो बैठकको सुझावका आधारमा केन्द्रीय कमिटी बैठकमा चुनावी तयारी सम्बन्धी योजना छलफलका लागि प्रस्ताव गरिनेछ प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले भन्नुभयो तयारीमै केन्द्रित रहेर छलफल जारी रहेको छ काङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धासँगै सहकार्य सूरजङ पाण्डेले आजको राजधानी दैनिकमा खबर लेख्नु भएको छ एमाले विवादस्पद छविका लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन नहुने औपचारिक निर्णय गरेको छ उच्च स्तरीय राजनीतिक समितिमा आफ्नै शीर्ष नेताहरूले दिएको समर्थन मंगलबारको पोलिट ब्युरो बैठकले अस्वीकार गरेको हो बैठकले प्रस्ताव पास गर्दै जनआन्दोलन विरुद्ध लागेको र भ्रष्टाचार सम्बन्धी विवादमा मुछिएका कार्कीलाई कुनै हालतमा प्रमुख बनाउन नहुने निर्णय गरेको हो उच्च स्तरीय राजनीतिक समितिबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्कीको नाम प्रस्तावित गरिएको प्रति नेकपा एमाले पोलिट ब्युरोको यो बैठकको ध्यानकर्षण भएको छ पारित प्रस्तावमा भनिएको छ अख्तियार जस्तो महत्वपूर्ण र संवेदनशील संस्थामा विवादस्पद छवि भएका व्यक्तिको नियुक्ति उपयुक्त हुँदैन बैठकले अख्तियार प्रमुख बनाउने उक्त प्रस्ताव उप पुनर्विचार गर्न उच्च स्तरीय राजनीतिक समितिमा माग गरेको छ ए माओवादीबाट प्रस्तावित कार्कीलाई समितिमा रहेका काङ्ग्रेस र एमालेका सदस्यले समर्थन जनाएका थिए उनीहरूको समर्थनमा सर्वसम्मत रूपमा समितिले कार्कीलाई प्रमुख बनाउन सरकारलाई सिफारिस गरेको थियो एमालेलाई कार्की अमान्य कान्तिपुर दैनिकले खबर छापेको छ सरकारले विभिन्न माग राखी आन्दोलन गरिरहेका दलहरूलाई वार्तामा आउन आह्वान गर्दै पत्र पठाएको छ चैत सोह्र गते सरकारले मोहन वैद्य नेतृत्वको नेकपा माओवादी उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी लगायतसँग वार्ता गर्न समिति गठन गरेको थियो गृहमन्त्री माधव घिमिरेको नेतृत्वमा गठन भएको समन्वय तथा परामर्श समितिले यी दललाई वार्ता आह्वान गर्दै हिजो औपचारिक पत्राचार गरेको हो संघीय लोकतान्त्रिक मोर्चाको नेतृत्वसँग शनिबार मध्याहमा वार्ता गर्ने तय भएको सरकारका प्रवक्ता तथा वार्ता टोली सदस्य माधव प्रसाद पौडेलले जानकारी दिनुभयो वार्ता टोलीमा गृहमन्त्री घिमिरे संचार मन्त्री पौडेल र स्वास्थ्य मन्त्री विद्याधर मल्लिक सहभागी हुनुहुन्छ आन्दोलनरत दलसँग शनिबार वार्ता आजको गोर्खापत्र दैनिकले खबर छापेको छ विद्यालय तहको पाठ्य छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र केन्द्रले कागज अभावका कारण आवश्यक पर्ने पाठ्य पुस्तक वैशाख महिनामा छपाई गर्न नसक्ने जनाएको छ एकदेखि दस कक्षासम्मका लागि अझै पचास लाख थान पाठ्य पुस्तक छपाई गर्न बाँकी रहेको छ आवश्यक पाठ्य पुस्तक छापिसक्न र यसको सम्पूर्ण विवरण पेश गर्न केन्द्रीय पाठ्य अनुगमन समितिले केन्द्रलाई आगामी बिहिबारसम्मको समयसीमा दिएको छ कागज अभावका कारण जसिकाले यो महिनाभित्र आवश्यक परिमाणका पाठ्य पुस्तक छापिसक्ने अवस्था छैन प्रबन्ध सञ्चालक अनिल कुमार झाले भन्नुभयो शिक्षा पत्रकार सञ्जाल इजोनले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रबन्ध सञ्चालक झाले व्यवस्थापनको कमजोरी र कागज अभावका कारण समयमै आवश्यक परिमाणमा पाठ्य छाप्न नसकिएको स्वीकार गरिएको छ बाबा पेपर मिल्सबाट कागज खरिद गरिरहेको बताउँदै उहाँले भन्नुभयो सो कम्पनीले उपलब्ध गराउँदै आएको कागजबाट दैनिक बाह्र घण्टामा मात्र छपाई गर्न पुग्छ लोड सेडिङका कारण बाबा पेपर मिल्सले दैनिक तीस मेट्रिक टन कागज दिन नसक्दा समस्या देखिएको हो प्रदीप नेउपानेले वैशाखमा जनक शिक्षाले पाठ्य पुस्तक छपाई गर्न नसक्ने राजधानी दैनिकमा खबर लेख्नु भएको छ नेपाल नेपालवाणी नेटवर्कको प्रभात प्रभातवाणीमा अरू महत्त्वपूर्ण आर्थिक तथा सामाजिक खबरहरू एकैछिनपछि सुनाउनेछौँ नेपालवाणी नेटवर्क सुन्दै रहनुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Shri Krishna mobile and electronics proprietor Krishna Bahadur Shrestha Khairahani चार पर्सा नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सियर धनी महानुभावहरू जीवहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ रत्नश्री बहुद्देशीय संस्था लिमिटेड रत्नगर आठ अध्यक्ष एवराज शर्मा पौडेल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पाखरिन सहमिल रत्नगर एघार प्रोपाइटर बिरबहादुर पाखरिन सम्पर्क अन्ठानब्बे पाँच पचास साठी नौ सय पच्चिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण आजीवन सदस्य तथा वैदिक सनातन धर्म प्रेमी समुदायहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्रीराम वैदिक संस्कृत गुरुकुलम सञ्चालक संस्था एवं वैदिक प्रज्ञा प्रतिष्ठान नेपाल रनपाते जय मङ्गला चितवन नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथी शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ अध्यक्ष हरिशरण पाठक एवं सर्वज्ञ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रत्नगर दुई चितवन फोन शून्य छपन्न पाँच त्रिसठी दुई सय पैँसठी नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ शिव मोबाइल सेन्टर रत्नगर दुई टाढी रिचार्ज कार्डको होलसेल विक्रेता बाँकी प्रसङ्ग काङ्ग्रेस सभापति सुशील कोइराला बैशाख एक एकबाट उच्च स्तरीय राजनीतिक समितिको संयोजक बन्नु भएको छ प्रमुख तीन दल र मधेसी मोर्चा बीच संयोजक एक एक महिनामा आलो पालो गर्ने सहमति भएको थियो यसअघि ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक हुनुहुन्थ्यो निर्वाचनको विरोधमा उत्रिएका दल र समूहलाई वार्तामा ल्याएर सकारात्मक वातावरण बनाउन कोइरालाको मुख्य भूमिका हुने काङ्ग्रेस नेता मिनेन्द्र रिजालले बताउनु भयो कोइरालाले यसअघि नै हात जोडेर भए पनि नेकपा माओवादी अध्यक्ष मोहन वैद्य मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र ज्ञानेन्द्र यादव लगायतलाई सहमतिमा ल्याइछाड्ने अभिव्यक्ति दिनुभएको थियो कान्तिपुर दैनिकले लेखेको छ यसैबीच चुनाव गराउनकै लागि वर्तमान सरकार बने पनि अझै राजनैतिक दलहरू चुनावप्रति विश्वस्त हुन सकिरहेका छैनन् यसलाई विश्लेषकहरूले कसरी हेरेका छन् त हामीले प्राध्यापक डाक्टर सुरेन्द्र केसीलाई सोधेका छौं आलो पालो अध्यक्षता गर्ने पूर्व सहमति अनुसार र नेपाली काङ्ग्रेसको पालो सुरु भयो भनेर भनिएको छ तर यस पूर्वका अध्यक्ष चाहिँ लगभग संयन्त्रको सभापतिकै हैसियतले चिनको भ्रमणमा निस्किएको त्यसको लगत्तै फेरि भारतको भ्रमणमा जाने भन्ने कुरा पनि पूर्व घोषित जस्तो नै छ यता नेपाली काङ्ग्रेसले चाहिँ खास गरिकन यो अहिलेको संयन्त्र भन्दा बाहिर रहेको र चुनावी प्रक्रियालाई पनि अस्वीकार गर्दै आएको तेत्तिस दलीय पक्षलाई पनि सामेल गरा लगाएर एउटा चुनावी वातावरण बनाउने र सहमतीय तरिकाले संविधान सभाको निर्वाचनतर्फ लाग्ने भन्ने जुन पछिल्लो एउटा टिप्पणी आएको छ त्यो चाहिँ अलिकति आश लाग्दो छ यी दुईटा आशा र निराशा विरोधाभासको बिचमा नै अहिलेको राजनीति अगाडि बढिरहेछ संरचना तोड्नु पर्यो अथवा परिवर्तन गर्नु पर्यो भन्ने चाहिँ कसले गर्ने र कसरी हुन्छ त त्यो अब त्यो दलीय व्यवस्थामा चाहिँ दलहरूले नै गर्ने हो दलहरूले चाहिँ संविधान सभाको निर्वाचन होस् र त्यसलाई निकास दिउँ भन्ने हिसाबले पो यो काम गरेका थिए कि भन्ने पनि एउटा कारण त होला नि यसमा होइन त्यस्तो हो भने जस्तो जसलाई जे भूमिका तोकेको हुन्छ समाजले परिपाटीले र संविधानले पनि त्यही भूमिका खेल्नुपर्ने हुन्छ छ महिनापछि निर्वाचन भयो भने त छ महिनाको लागि त्यसले के बिगार्छ होला त उनीहरूलाई हामी त्यस्तो भयो भने हामी उनीहरूलाई स्यालुट गर्छौँ तपाईँ एउटा कम्युनिस्ट अनुसन्धानकर्ता पनि हो नेपालमा कम्युनिस्टहरूको सत्ता आएको र उनीहरूको पार्टी ठुलो भएको अथवा उनीहरूको शक्ति अलिकति बढेको केही समय मात्रै भयो यसलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ जुन बिचमा संविधान पनि बनेन एउटा शान्ति प्रक्रियाको नाममा केही काम त भयो त्योभन्दा बाहेक केही पनि काम भएको छैनन् अब यसमा मेरो चाहिँ त नेपालका कम्युनिस्टहरू कम्युनिस्ट होइनन् यिनीहरू टाठा बाठा पढे लेखेका वाममार्गी बौद्धिक मात्रै हुन् भन्ने मेरो आफ्नो चाहिँ थेसिसको निचोड थियो म त्यो निचोडमा म अहिले पनि कायम छु यदि साँच्चै कम्युनिस्ट भएर आएको हो भने चाहिँ प्रजातान्त्रिक शक्तिहरूसँग यिनीहरूको साँठगाँठ हुँदैन थियो भन्ने यहाँको तर्क रह्यो बाह्र बुँदेलाई मान्ने हो भने त उहाँहरूले कम्युनिस्ट क्रान्ति परित्याग गर्नु भएको छ र उहाँहरू संसदीय प्रणालीभित्र आउनु भएको छ मैले एकातिर उहाँहरू आधारभूत कम्युनिस्ट होइन पढे लेखेको टाठो बाठो बौद्धिक वर्ग मात्रै हो अघि भनिसके त्यो सन्दर्भमा बाह्र बुँदेलाई पनि सिरानी हालेर म के भन्छु भने त्यहाँ पनि कम्युनिस्ट क्रान्तिको कुरा छैन गिरिजाबाबु गणतन्त्रमा आउने नेपाली काङ्ग्रेस अथवा सात दल गणतन्त्रमा आउने माओवादी चाहिँ बौद्धलीय व्यवस्थामा आउने विश्वव्यापी मानव अधिकार र संवैधानिकताको सिद्धान्तलाई मान्ने भन्ने कुरा चाहिँ बाह्र बुन्देको मर्म हो अनि अहिले चाहिँ जस्तो यो जनयुद्धमा सँगै लडेका दुईटा माओवादी छन् अहिले हामीसँग नेपालमा यो दुई बिचको खेल केही छ कि यो के छ यस यसबिचमा कसै कसैले त यो त उनीहरूको आन्तरिक उहो पनि भनिरहेको छन् तपाईँलाई चाहिँ के लाग्छ आफ्नो स्वार्थ र महत्वाकाङ्क्षाको लागि जे पनि भन्ने जे पनि गर्ने व्यवहार गर्दै आएको हुनाले सत्ता र सरकारमा को जाने कसले पद पाउने कसका भाइ भतिजा जेठी सासूहरू मालामाल हुने भन्ने कुराकै द्वन्द्व जस्तो मलाई यो लाग्छ खास गरिकन अहिले पनि माओवादीले बारम्बार बादललाई प्रधानमन्त्री बनाउनु पर्यो नै मात्रै भनेको छ हामी यो संयन्त्रभित्र आउँछौँ एक्लै जानु हुँदैन गोलमेज गर्नुपर्छ नै मात्रै भनेको सुनिएको छ क्रान्ति गर्छु यस्तो गर्छु भन्ने कुरा त अहिले पनि सुनिएको छैन र मौलिक रूपमा यिनीहरूको बिचमा केही पनि भिन्नता छैन उहाँ हुनुहुन्थ्यो विश्लेषक डाक्टर सुरेन्द्र केसी सहकर्मी केदार भट्टराईसँग कुराकानी गर्नुहुँदै मुख्य सचिव लिलामणी पौडेलले थानकोटदेखि भरतपुरसम्मको बाटो बनाउन साथ किन भत्किन्छ र सो ठाउँमा खटिएका अधिकारीहरूले किन जिम्मेवारी निर्वाह गरेनन् भनी अनुगमन गरेपछि कर्मचारी क्षेत्रमा हंगामा मचिएको छ भरतपुरको एक औपचारिक कार्यक्रममा जाने क्रममा कहिले मर्मत पनि नरोकिने र निर्माण भएको एक महिना नहुँदै भत्किने सो सडकको दुर्दशा अनुगमन गर्दै जानुभएका मुख्य सचिव पौडेलले भरतपुर पुग्न साथ सडक विभागका महानिर्देशकलाई भरतपुरमा नै बोलाउनु भएको थियो उहाँले सोमबार महानिर्देशकसँगै फर्किँदा गर्दा सड़क मर्मत पनि नरोकिने मात्र होइन पूर्ण पिच गरेको ठाउँमा एक महिना नहुँदै उक्किने कारण के हो र निर्माण गर्न बसेकाहरूले किन समयमा निर्माण गर्दैनन् सो सड़क निर्माणका नाममा कति खर्च भएको छ स्थानीय जनता के भन्छन् जस्ता प्रश्नको जवाफ लिनु भएको थियो सड़कका खाल्टामा जब मुख्य सचिवका आँखा परे टङ्क पन्त टङ्क पन्तले नेपाल समाचार पत्रमा खबर लेख्नु भएको छ उपभोक्ता हित विपरीत ठगी गर्ने कालोबजारी गर्ने मिसावट गर्ने र उपभोक्तालाई झुक्काई बढी मूल्य तिर्नेलाई बढी मूल्य लिनेलाई बिना मोला हिजा हुँदैसम्मको कारवाहीको कारवाही गर्ने सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएको छ बजार अनुगमनलाई प्रभावकारी बनाई आपूर्ति सहज तुल्याउने सन्दर्भमा प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सम्बन्धित निकायका कर्मचारीहरूलाई सो निर्देशन दिइएको हो प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाका अनुसार परिमाण फरक पार्ने सडेगलेको वस्तु बिक्री गर्ने बासी खानेकुरा बिक्री गर्ने अखाद्य रङ प्रयोग गर्ने अखाद्य वस्तु बिक्री गर्नेलाई कडाभन्दा कड़ा कार्यवाही गर्न निर्देशन दिएको बताउनुभयो उपभोक्ता हित विपरीत काम गर्नेलाई कड़ा कार्यवाही गरिने आजका पत्र पत्रिकामा खबर छ जनकपुरमा हिजो दिउँसो गोली लागेर महोत्तरी इटहरुवा आठका पचास वर्षे उपेन्द्र ओझा गम्भीर घाइते भएका छन् छातीको मध्यभागमा एक गोली लागेका ओझाको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको प्रारम्भिक उपचार उपचारमा संलग्न जनकपुर अञ्चल अस्पतालका चिकित्सकले बताएका छन् उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारका लागि हिजै नेपाली सेनाको हेलिकप्टरबाट राजधानी ल्याइएको छ उनको राजधानी स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छोरा राजेशले जानकारी दिएका छन् यो समाचार तयार पार्दासम्म उनको शरीरभित्र रहेको गोली खोज्ने काममै चिकित्सक व्यस्त रहेको बुझिएको छ गोली लाग्दा एक गोली लाग्दा एक घाइते नागरिक दैनिकले खबर लेखेको छ दाताबाट आफू अनुकूल आउने आर्थिक सहायता नियन्त्रण गर्न सरकारले वैदेशिक सहायता नीति बनाउने भएको छ देशको अनुकूलमा दाताको सहायता परिचालन हुने गरी सरकारले नीति बनाउन लागेको हो नीति आएपछि दाताले आफ्नो उद्देश्य मात्र पूरा हुने गरी जथाभावी दिने सहायता निमन्त्रणामा नियन्त्रणमा आउनेछ सरकारले नीतिको मस्यौदा तयार गरिरहेको छ यो तयार भएपछि सरकार सरोकारवालाहरूसँग छलफल गरे गरी अन्तिम रूप दिइनेछ आफ्नो अनुकूल मात्र सहायता लिने नयाँ सरकारले अडान लिएको छ मंगलबार हिजो विकास सहायता प्रतिवेदन दुई हजार एघार बाह्र सार्वजनिक गर्दै अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले भन्नुभयो त्यही अनुसार सहायता नीति बनाउनुपर्छ सरकार यसका लागि तत्पर छ वैदेशिक सहायता नीति बनाउँदै सरकार आजको नागरिक दैनिकमा खबर छ नेपालगंजका प्रबुद्ध व्यक्तिहरूले नेपाली संचार माध्यम जनपक्षीय र सकारात्मक सोचबाट अघि बढ्नुपर्ने सुझाव दिएका छन् नागरिक पश्चिमेली प्रकाशन हुन थालेको एक वर्ष पूरा भएको अवसरमा नेपाल रिपब्लिक मिडियाले हिजो नेपालगंजमा गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले जनपक्षीय पत्रकारिताबाट मात्र नेपाली पत्रकारिता क्षेत्रले प्रगति गर्न सक्ने धारणा राखेका हुन् बितेको तीन दशकमा नेपालको औसत आमदानी दोब्बर भएको संयुक्त राष्ट्रसंघले जनाएको छ संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले हिजो सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा उन्नाइस सय अस्सीदेखि दुई हजार बाह्रसम्ममा नेपालको प्रति व्यक्ति कुल राष्ट्रिय आमदानी एक सय एक प्रतिशतले बढेर एक हजार एक सय सैतिस अमेरिकी डलर पुगेको उल्लेख छ आमदानीसँगै अन्य सूचकमा पनि सुधार आएका छन् दक्षिण एसियाका अन्य मुलुकमा अन्य मुलुकका तुलनामा नेपालको औसत आमदानी निकै कम हो रुकुममा खाद्यान्न संकट अभाव तथा असुरक्षाको प्रचार वर्षेनी गरिन्छ तर मोटर बाटो पुगेको र पछिल्लो समय केही अन्न उत्पादन समेत बढ्दै गएकाले खाद्यान्न अभाव यदाकदा बाहेक नभएको सरकारवालाको दावी छ जिल्ला खाद्य सुरक्षा सञ्जालले पर्याप्त तथ्याङ्कको विश्लेषण नगरी खाद्य अभाव भएको जिल्लाको रूपमा घोषणा गर्दा समस्या आएको बताइएको छ सञ्जालका अनुसार रुकुमका उत्तर पूर्वी बाह्र गाविस खाद्य असुरक्षामा रहेका छन् नेपाल टेलिकमले एक करोड़ लाइनको मेगा प्रोजेक्टको एकका लागि उपकरण आयात सुरु गरेको छ पूर्वाञ्चल मध्य पश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सेवा दिने शर्तमा फागुन तीन गते चीनको हुवावे टेक्नोलोजीसँग टेलिकमले सम्झौता गरेको हो दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले भोलिपल्टै अध्यक्ष नभएका बेला निर्णय गर्न गठित दूरसञ्चार प्राधिकरणको समितिको औचित्य पुष्टि गर्न समय तोकेको छ यसबाट अध्यक्षको हैसियतमा गरेका विभिन्न निर्णय अन्यलमा पर्ने देखिएको छ सातामा थप त्रिचालिस उडान गर्ने गरी नेपाल र संयुक्त अरब इमिरेट्स युए बीच नयाँ हवाई सेवा सम्झौता भएको छ हिजो भएको सम्झौता अनुसार अब दुई मुलुकका विमान कम्पनीले साताको सत्तरी उडानसम्म यात्रुवाहक उडान गर्न पाउने भएका छन् यसअघिको सम्झौतामा साताको सत्ताइस उडान र एक उडान कार्गोको थियो अब पुरै सत्तरी उडान नै यात्रुवाहकको हो कार्गो उडानको सीमा तोकिएको छैन आजका पत्र पत्रिकामा खबर छ लगानी बोर्डले निर्यात योग्य चार ठूला जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता पीडीएका लागि वार्ता समिति गठन गरेको छ पीडीए वार्ता समितिमा अर्थ ऊर्जा कानून तथा न्याय मन्त्रालयका प्रतिनिधि समेत रहने बोर्डका प्रमुख कार्यकारी अधिकृत राजेश पन्तले जानकारी दिनुभयो उहाँले चार ठूला जलविद्युत आयोजनाका प्रवर्धकसँग पीडीए गर्न सक्रियताका साथ काम अगाडि बढाउन यसले बाटो खुलेको बताउनुभयो पाँच वर्षसम्म लगातार उकालो लागेको सुनको मूल्य फेरि एक्कासी ओह्रालो लाग्न थालेको छ सर्वसाधारणको पहुँचभन्दा निकै माथि रहेको सुन सोमबारदेखि एकै दिन सोमबार एकै दिन तोलामा तीन हजार तीन सय रुपियाँले सस्तियो भने हिजो फेरि तीन हजारले सस्तिएर उनपचास हजार पाँच सयमा झरेको छ एक रिपोर्ट उकालो लागिरहेको सुनको मूल्य पहिलो पटक यति धेरै मूल्यले घटेपछि व्यवसायी मर्कामा परेको बताउँदैछन् भने खरिदकर्ता दङ्ग तर बजारमा कारोबार भने अत्यन्त न्यून छ सुनको मूल्य घट्दा व्यवसायलाई असर परे पनि अर्थतन्त्रमा भने खासै प्रभाव नपर्ने बुझाइ अर्थविदहरूको छ सर्वसाधारण खरिदकर्ताको पहुँच भन्दा झण्डै टाढा पुगिसकेको सुनको भाव अझै एक साता ओर्लन सक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय बजारमै पनि गरिएको छ नेपालमा सुनको भाउ यसरी घट्नुको कारण अन्तर्राष्ट्रिय बजारमा सुन सुनको भाउ घट्नु नै हो नेपाली बजारमा गत भदौमा बैसठी हजारको हाराहारीमा पुगेको सुनको मूल्य अहिले उनपचास हजार पाँच सयमा कायम भएको हो आर्थिक संकटमा फँसेको युरोपियन मुलुक साइप्रसले वित्तीय संकटबाट उम्कन आफूसँग रहेको सुन बेच्ने निर्णय गरेपछि विश्व बजारमा सुनको मूल्य ओह्रालो लागेको हो अकस्मात सुनको मूल्यमा यति धेरै गिरावट किन त नेपाल सुन चाँदी व्यवसाय महासंघका अध्यक्ष तेज रत्न साक्य घट्नु पछाडि तिनवटा कारण देखिरहेछ सुरुवातमा एउटा साइप्रसको कारण नै भए आर्थिक सङ्कटै भयो साइप्रसको साइप्रसलाई विभिन्न युरोपियन युनियनले धेरै सपोर्ट गर्न खोजिसकेका छ होइन तै पनि उनीहरूको सुधार नआइसकेपछि अब सुन बिक्री गरेर भए पनि काम गर्ने भन्ने कुरा गरेको छ चालिस करोड युरो बराबरको उनीहरूले सुन बिक्री गर्दैछ अर्को आइएमएफले इन्टरनेसनल मोनिटरी फन्डले पनि चाहिँ साइप्रसलाई मद्दत गर्नुको निमित्त सुनै बिक्री गरेर मद्दत गर्ने भन्ने कुरा आइरहेछ अर्को चाहिँ नि यो गोल्डेन स्याक भन्ने अमेरिकन कमोडिटी मार्केटको ठुलो कम्पनी छ त्यसले यसपालि सुनको भाउ घट्छ भनेर निकै बिक्री गरिदियो त्यसले गर्दाखेरि सुनको भाउ घट्नु माथि नै घटेको छ सुनको मूल्य घटे पनि औसत जस्तो कारोबार नभएको व्यवसायीको भनाइ छ यसका दुई कारण छन् पहिलो बढी मोल तिरेर ल्याएको सुन कम भाउमा बेच्न व्यापारी तयार नहुनु र दोस्रो अझै धेरै घट्न सक्ने आशामा ग्राहकहरू रहनु एक एक दिनमै हजारौं हजार घट्दा आफूहरू मर्कामा परेको गुनासो व्यवसायीहरूको छ महँगोमा किनेको सुन सस्तोमा रूपमा कसरी बेच्नु व्यवसायीको प्रश्न छ तर यथार्थमा भने मूल्य अझै ओह्रालो लाग्न सक्ने देखिन्छ पुनः सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष साक्य त्यति कारोबार हुन सकेका छैन किनभने यता घर गहना बिक्री गर्दाखेरि सोट भर्न पाएको छैन ब्याङ्कहरू पनि राम्रो सुन सुन दिया छैन त्यस कारण महँगोमा परेको चाहिँ बिक्री गर्न सबैले गाह्रो भइरहेछ कसैले खोल्ने कि नखोल्ने भन्ने कुरामा आइरहेछ आग वर्गहरूको पनि पर्खर हेर अहिले घट्यो भने फेरि घट्ने हो कि भन्ने आशंकाले त्यति कारोबार चाहिँ हुन सकेका छैन हिजो आज धेरै कम मात्र कारोबार भइरहेछ एकदमै अस्थिर छ जे पनि हुन सक्ने अवस्था छ घट्ने सम्भावना चाहिँ बढी देखिया छ व्यवसायलाई तनाव थपे पनि विश्व बजारमै भएको मूल्य वृद्धिले अर्थतन्त्रमा भने नकारात्मक असर नपर्ने अर्थविदहरूको भनाइ छ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी सुनको बात ग्लोबल हिसाबले घटेको हो विश्वमा चारवटा क्षेत्र हुन्छ लगानीका चार स्तम्भ मध्ये एउटा चाहिँ सुन हो दोस्रो चाहिँ स्टक मार्केट हो तेस्रोमा चाहिँ डलर हो चौथोमा तेल हो यी चारवटा यस्तोमा कहिले अर्थतन्त्रहरू सहज ढङ्गले चल्न थाल्यो भने सेयर मार्केटमा लगानी हुन थाल्छ त्यस कारणले गर्दा यसले चाहिँ अर्थतन्त्रलाई सहजै बनाउँछ अप्ठ्यारो बनाउँदैन आम जनतालाई पनि यसले चाहिँ सहजै बनाउँछ सुनको मूल्य घटेर घाटा छैन जे होस् खल्तीमा पैसा बोकेर बसेकाहरूलाई सुन खरिदको यो राम्रो अवसर हुन सक्छ तर आकाशित महँगाईले जीवन गुजारा गर्ने समस्यामा परेकाहरूलाई भने सुनको भाउ घटेको खबर कागलाई बेल पाक्यो हर्षण विस्मात भए भन्दा खासै फरक होला जस्तो छैन किनकि सय खोजेर नुन किन्दै छाक टार्नु पर्ने वर्गलाई घटेर पनि आधा लाखको आसपासमा रहेको सुनको भाउ घटबड एउटा मनोरञ्जनको खबर खबर मात्र हो नेपाल बाणी नेटवर्कका लागि दुर्गा बस्नेत काठमाडौँ यिनै नेपाल बाणी नेटवर्कको प्रभात बाढीको पहिलो भाग यति नै